म चाहिँ जापानमा बसेर पहिलोपल्ट नेपाल घर फर्किँदै थिएँ नेपालमा फर्किसके पछाडि घरमा केही दिन बसिसकेपछि आफन्तीजनहरू भेट्ने क्रममा म मेरो फुपूको घर फुपूलाई भेट्न जाने प्लान भयो अनि फुपूको घर जानको लागि मसँग घरबाट जाने अरू कोही थिएन म एक्लै थिएँ त्यस कारण एउटा मेरो साथी घर नजिकैको साथी हो र उसको बहिनीको घर पनि बहिनीको बिहे मेरो फुपूको घर नजिकै एउटै गाउँमा भएको थियो जुन गाउँ पर्वतमा छ र हामी दुई भाइ भएर पर्वतदेखि पर्वतको यात्रामा लाग्यौँ म फुपूको घरमा लामो समयपछि गएको थिएँ किनभने म पछिल्लो चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा म जापानमा थिएँ भने फुपूसँग पनि भेट हुन नपाइरहेको अवस्था भएन त्यसकारण लामो समय पछाडि जाँदा फुपू पनि निकै नै खुसी हुनुहुन्थ्यो हामी सबभन्दा पहिला मेरो साथीको बहिनीको घर बाटोमा पर्ने कारण उनकोमा पस्यौँ र केही छिन बसेर नास्ता खाइसके पछाडि फुपूको घरमा न भनेर त्यतातर्फ लाग्यो दुई भाइ सरर सरर हावा हाँदै बाइकमा गयौँ फुपूको घर र बहिनीको घर झन्डै पाँच मिनटको दुरीमा थियो एउटै गाउँ भएको कारण हामीलाई यताउता हिँड्नलाई सहज थियो बहिनीको घरमा खाजा खाइसके पछाडि फुपूको घरमा गयौँ फुपूको घरमा फुपाजु स्वर्ग स्वर्गवास भइसक्नु भएको थियो भने फुपू हुनुहुन्थ्यो अनि फुपूको बुहारी जो मेरो नाताले भाउजू अनि भाउजूको सानो साना दुईवटा बच्चाहरू थिए फुपूको छोरा नेपालमै भए पनि जागिरको सिलसिलामा घरबाट केही टाढा हुनुहुन्थ्यो उहाँ एक दुई हप्तामा मात्र घर आउने गर्नुहुन्थ्यो यति बेला हामी त्यहाँ जाँदा दाई घरमा नआउनु भएको थियो अनि भाउजूसँगको मेरो पहिलो भेट थियो भाउजू उमेरले मभन्दा केही सानी नै हुनुहुन्थ्यो भने व्यवहारिक रूपले दुईवटा बच्चाको आमा सुरुमा त म अचम्म परेको थिएँ कति राम्री भाउजू अनि भाउजूसँग राम्रोसँग परिचय भयो चिन्जान भयो र कुराकानी गर्दै गर्दा हामी फेसबुकमा पनि एड भयौँ यसै क्रममा दिन ढल्केर साँझ परिसकेको थियो भाउजूले बनाउनुभएका मिठा परिकारहरू भोजन गरिसके पछाडि हामीलाई सुत्नको लागि व्यवस्था गरिदिनु भयो हामी दुईजना भएको कारण गाउँको घर भुइँतलामा भान्सा र हल अनि त्यहाँबाट माथिल्लो तलामा गइसकेपछि त्यहाँ एउटा ठुलो कोठा थियो जहाँ तिनवटा बेड थियो भने त्यसको भित्रपट्टि अर्को कोठामा भाउजू सुत्नुहुने रहेछ फुपू चाहिँ बाहिर बरन्डाको साइडमा रहेको रुममा सुत्नुहुने रहेछ भने भाउजूको नानी फुपूसँगै हज आफ्नो हजुरआमासँगै सुत्ने गर्दो रहेछन् अनि हामी खाना खाइसकेपछि रुममा रेस्ट गर्नु भनेर हामी रेस्टमा बस रेस्ट गर्दै थियौँ अनि भाउजू पनि आफ्नो कामधन्दा सकाएर आफ्नो रुममा छिर्नुभयो यसै क्रममा गफगाफको क्रमहरू थियो मेरो साथी दिनभरिको हिँडाइ थकाइले होला ऊ चाहिँ भुसुक्क निदाएर घुर्न लागिसक्यो मलाई भने पिटिक्क निद लागेको थिएन मोबाइल चाहिँ चलाउँदा चलाउँदै रातिको बाह्र बजिसकेको रहेछ अनि मलाई निन्द लाएर छटपट्टि लगाइरहेको थियो भने भित्रपट्टि रुममा भाउजूले पनि लाइट नमारी बस्नुभएको थियो सायद उहाँ पनि मोबाइलमै व्यस्त हुनुहुन्थ्यो होला मोबाइलको टोनहरू सुनिन्थ्यो मेसेन्जरमा कसैले म्यासेज गरेको ट्युनहरू टिङ टिङ गरेर बजिरहेका थिए तर हामी देवर भाउजू पहिलोपटकको भेट थियो त्यति क्लोज थिएनौँ त्यसकारण त्यति धेरै कुराहरू पनि हुने गइरहेको थिएन अनि बाह्र बजेसम्म निन्द नलाइसके पछाडि मैले पनि यसो हेरेको म्यासेन्जरमा कोही बोल्ने मान्छे पाइनँ भाउजूलाई एक्टिभ नै देखाइरहेको थियो त्यसकारण भाउजूसँगको म्यासेन्जरको पहिलो कुराकानी सुरु गर्न लाएँ हुन त हामी एउटै घरमा रुम मात्रै ओल्लो पल्लो रुममा थियौँ तर रातिको समयमा बसेर बोल्ने वातावरण थिएन त्यसकारण भाउजूलाई मैले म्यासेज गर्दै पहिलो म्यासेज सुरु गरेँ भाउजू भएको छैन भनेर अनि तुरुन्त भाउजूको पनि जवाफ आयो नाइ बाबु सुतेको छैन अनि किन नसुत्नु भएको त भनेको अब सुत्ने हो भन्दै हुनुहुन्थ्यो उहाँको मोबाइलमा मेसेज आएको टोन टिङ टिङ गरेको मैले राम्रोसँग सुनिरहेको नै थिएँ अनि भाउजूले माथि नै प्रश्न गर्दै तपाईँ चाहिँ किन नसुत्नु भयो यस बेलासम्म भन्दै हुनुहुन्थ्यो अनि मैले पनि भाउजू मलाई त निदै लागेन खोइ ओछ्यान चेन्ज भएको भएर हो कि नयाँ ठाउँ भएर हो कि किन किन मलाई त निदै लागेन र मेरो साथी चाहिँ मजाले घुरिरहेको छ मस्त सुतिरहेको छ त्यसलाई चाहिँ मजाले लाग्यो मलाई लागेन भने अनि हामी दुईजना नै यस्तै कुराहरूमा म्यासेजमा नै हाँस्न लाग्यौँ बिस्तारै बिस्तारै कुराहरू गर्दै जाँदा बरु तपाईँलाई पनि निन्द लागेको भएदेखि आउनुहोस् न बाहिरै आउनु न बरु कुरा गरेर बसौँ भन्ने मैले प्रस्ताव राखेँ भाउजूले होइन बाबु अब सुत्नुपर्छ भन्दै हुनुहुन्थ्यो अनि मलाई निन्द लागेको भनिसके पछाडि उहाँ पनि आफ्नो बाबुलाई सुताएर रुमबाट हामी सुतेको रुममा निस्किनुभयो अनि दुईवटा बेडमा हामी सुतिरहेका थियौँ भने तेस्रो बेड अलि पारिपट्टि साइडमा थियो उहाँ त्यहाँ बस्नुभयो हामी वारिपारी थियौँ टाढा थियौँ अर्को सुतेर घुरिरहेको थियो चर्को स्वरमा बोल्न पनि नमिल्ने अनि पल्लो बेड र पल्लो बेडमा बसेर हामी च्याटमा नै कुरा गर्थ्यौँ होइन भाउजू सँगै एउटा रुममा भएर पनि के च्याटमा कुरा गर्नु मुखले नै बोलाउन भनेर मैले भनेको भाउजू पनि अँ हो भन्ने जस्तो सहमति जनाउनु भयो अनि उहाँलाई यतै आउनुहोस् भनेर बोलाएको उहाँले अप्ठ्यारो मान्दै भयो अनि म पनि ओछ्यानबाट उठेर भाउजू बस्नुभएकै बेडतर्फ लागेँ महिना जाडोको महिना थियो सिर कोडेर सुतिरहेको म कपडा हाफ टी सर्ट र हाफ जाङ्गेमा थिएँ त्यत्तिकैमा उठेर म भाउजू बसिरहेको बेडमा गएर भाउजूको छेउमा बसेँ अनि बिस्तारै केही साना साना कुराहरू गन्थन मन्थन गर्दै थियौँ यत्तिकैमा मैले पनि हल्का जाडो भयो जस्तो महसुस गरेँ अनि भाउजूलाई भाउजू कस्तो जाडो भयो बरु उता बेडमा नै गएर सिरा कोडेर बसौँ न भने भाउजूले होइन बाबु अब लेट भइसक्यो सुत्नुपर्छ भन्दै हुनुहुन्थ्यो मैले पनि अलिकति बल गरेर नै भाउजूको हातमा समाएर तानेर आफ्नो बेडतर्फ लगेँ भाउजू नाइट ड्रेसमा हुनुहुन्थ्यो हाम्रो रुमको लाइट मरे पनि भित्र भाउजूको रुममा बलेको लाइटले हल्का मधुर उज्यालो दिइरहेको थियो भने त्यो मधुर उज्यालोमा पनि राम्रै भाउजूको चमकता निकै नै प्रष्ट रूपमा देखिरहेको थियो मेरो साथी कुम्भकर्ण जस्तो मजाले सुतेर घुरिरहेको थियो भने अब मेरो मनमा भने भाउजूसँग चल्ने इच्छा जागिरहेको थियो तर पहिलो भेट केही नराम्रो भन्ने हो कि भन्ने मनमा त त्रास थिँदै थियो तर पनि हिम्मत गरेँ र बिस्तारै उहाँलाई तानेर म मेरो बेडमै लगेर सिरक ओढाएँ मैले पनि सिरक ओढेँ अब हामी त एउटै बेडमा देवर भाउजू सिरकमा डल्लो परिसकेका थियौँ भने मैले अझै पनि उहाँलाई हात लगाउने आँट गरेको थिइनँ अनि बिस्तारै भाउजूलाई दाइ कति दिनमा आउनुहुन्छ भन्दै कुरा घुमाउरो रूपले सोद्धै गएँ दाई कहिलेकाहीँ महिनामा अथवा दुई हप्तामा एकपटक घरमा आउनुहुने रहेछ भाउजूले घरको काममा बच्चा बच्चीलाई स्कुल पठाउने काममा व्यस्त हुने बुढी फुपू फुपू आफ्नो रुममा सुतिसक्नु भएको थियो यस्तै गफगाफ गर्दा गर्दै झन्डै रातिको साढे बाह्र भइसकेको थियो बिस्तारै मैले आफ्नो हिम्मत बढाउँदै भाउजूको हातहरू सुमाएँ भाउजू कति तातो तपाईँको हात त भन्दै बाहना गर्दै उहाँलाई छुने कोसिस गरेँ भाउजू तर्किन खोज्दै हुनुहुन्थ्यो बिस्तारै बिस्तारै भाउजूको हात मचार्दै तपाईँको हात त कति तातो मेरो हात कति चिसो भन्दै गालामा छाउँदै गर्दै गर्दै बिस्तारै मैले भाउजूको पेटमा हात घुसाउन पुगेँ भाउजूले लाज मान्दै नगर्नु न बाबु के गर्नुभएको भन्दै हुनुहुन्थ्यो भने भाउजू सुस्त बोल्नु न त्यो फेरि सुतिरहेको छ उठ्छ के भनेर मैले उहाँलाई जिस्काउँदै सानो स्वरमा बोल्नु अनुरोध गरेँ रातको बेला जवान युवा युवती नाताले देवर भाउजू भए पनि पहिलो भेट त्यसमाथि म भर्खरै विदेशबाट आएको ह्यान्डसम गोरो लक्का जवान देवर अनि भर्खरै जवानीले फरिँदै गर्नुभएकी हाम्रो भाउजू दुईजनामा भित्री रूपमा चाहना त दुईतर्फी नै भयो तर बाहिरी रूपमा चाहिँ नाता सम्बन्धले गर्दा अलि अप्ठ्यारो बनाइरहेको थियो तर पनि रातको समय अन्धकार रातमा नाता सम्बन्ध पनि अन्धकार रूपले नै हामीले एकअर्कालाई देवर भाउजू भन्ने नसोचेर मैले भाउजूको स्तनमा हात पुऱ्याइदिएँ भाउजूले तर्किन खोज्दै हुनुहुन्थ्यो तर पनि मैले झ्याम्मै दुईवटा स्थानमा दुईवटा हातले समाएर मार्न लागेँ अनि भाउजूको ओठमा टङ गर्न लागे अब त भाउजू पनि मोडमा आइसक्नुभयो मजाले उहाँको दुईवटा स्थान माड्दै भाउजूको ओठमा किस गर्न म त अविवाहित तर भाउजू विवाहित र बच्चा पनि पाइसक्नु भएको यौनको मामिलामा त मभन्दा उहाँ नै धेरै खप्पिस हुनुहुन्न अब त मैले भन्दा नि भाउजूले नै मेरो ओठ चुस्न बढी लाग्नु भइसकेको थियो मैले पनि उहाँको स्तन मार्दै पेटमा मार्दै जताततै सुमसुमाउँदै उहाँको पछाडि सुमसुमाउँदै भाउजूलाई आफूतर्फ टाइट रूपमा हक गर्दै खिचिरहेको थियो भने ओठले एकअर्काको ओठ चुस्दै जिब्रोले मुखभित्र खेलाइरहेका थियौँ भाउजू उत्ते नरमा आइसक्नु भएको थियो मैले पनि भाउजूको नाइटीको भित्रपट्टि बिस्तारै मेरो हात सल बोलाउन लाग्यो बिस्तारै बिस्तारै सल बोलाउँदै भाउजूको अन्डरवेयरसम्म मेरो हात पुऱ्याएँ भाउजूले मेरो हात च्याप्प समय दिनुभयो बाबु के गर्नुभएको यस्तो केही हुँदैन कि भाउजू म यसो म छु मात्रै गर्छु न भनेर उहाँसँग अनुमति लिएर मैले अन्डरवेयरको बाहिर चोर औँलाको टुप्पोले बिस्तारै बिस्तारै खेलाउन लागेँ उहाँले भित्रैबाट चिसो चिसो पानी छोडिसक्नु भएको थियो चिप्लो चिप्लो पानी तातो तातो अन्डरवेयरको बाफ निस्किरहेको थियो भने बाहिरी रूपमा पनि हामी सिरकभित्र सल्बलाइरहेका थियौँ अब त मैले भाउजूलाई बसेर किसभन्दा पनि बेडमा सुताइसकेको थिएँ अब गर्मी हुन लाग्यो सिरक फालेर भाउजूको माथि सखप्टिएर भाउजूको स्तन चुस्न लागे भाउजूको स्तन चुस्दै भाउजूको यौनीमा मेरो हात पुरै खेलाउन लागे भर्खरै काटिएका छोटा छोटा झुस भर्खरै काटिएका छोटा छोटा झुसका ठेटाहरूले मेरो औँलामा बिजाउँदै थियो भने मैले पनि मेरो दुईवटा औँला भाउजूको यौनीभित्र छिराइदिइहालेँ भाउजू निकै नै उत्तेजनामा आएर पानी पानी हुनुभएको थियो भने त्यही छेउमा अर्को बेडमा मेरो साथी कुम्भकर्ण जस्तो उहाँर उहाँर घुर्दै सुतिरहेको थियो एकतर्फ त कतै यसले थाहा पाउने हो कि भनेर डर पनि लागिरहेको थियो अनि सोचे थाहा पाएर उठ्यो भने यसलाई पनि एक रन्काउन दिन्छु भनेर म पनि निर्धक्क थिएँ किनभने त्यो पनि केटीको मामिलामा खप्पिस नै थियो अनि भाउजूले अलिकति डर व्यक्त गर्नुभयो उता बाबु उठ्नु होला भनेर तर मैले भाउजूलाई सान्त्वना दिँदै यो कुम्भकर्ण हो भाउजू यसले केही थाहा पाउँदैन सुतेपछि तपाईँ पिर नगर्नुहोस् भन्दै भाउजूको योनि खेलाएर उहाँको अन्डरवेयर तानिदिए भाउजूको अन्डरवेयर खोलिदिएर भाउजूको नाइटीको तुना फुकाएर भाउजूलाई निर्वस्त पारिदिए सुत्ने बेला भएको भएर भाउजूले नाइटी लगाइसकेको कारण ब्रा पनि नलगाइकन बस्नुभएको रहेछ अब त नाइटी खोलिदिएपछि भाउजू पूर्ण रूपमा निर्वस्त्र हुनुभयो मधुर मधुर मधुर उज्यालोमा मैले भाउजूलाई मेरो लिङ्ग सोझाएर मुखतिर हालिदिन लागेको उहाँले मान्नु भएन अलिकति अप्ठ्यारो मान्नुभयो त्यसकारण मैले भाउजूको मुखमा मेरो लिङ्ग नछिराई सिधै भाउजूको यौनीतर्फ दिएँ भन्नुपर्दा पहिलोपटक भाउजूको यौनीमा छिराउँदा उहाँले यस्तो प्रतिक्रिया दिनुभयो कि एउटा भर्जिन केटीलाई पहिलोपल्ट सेक्स गर्दा जस्तो हुन्छ त्यसरी नै उहाँ एक्कासी ठुलो स्वर निकाल्नुभयो मैले च्याप्पै मुख थोप्दिएँ भाउजू सानो गाठीको होची होची पातली पातली मान्छे भएको कारण होला म ठुलो ज्याङ्गो मान्छे मेरो लिङ्ग पनि भाउजूको पाहुरा जत्रै थियो भाउजूको यौनी बच्चा पाएको यौनी भन्न पनि सुहाउने थिएन किनभने सानै उमेरमा बच्चा पाएको भएर होला यो नि त्यति साह्रो ठुलो थिएन कुल्लिएको थिएन मेरो लिङ्ग भाउजूको लागि टाइट नै भयो तर पनि बच्चा पाएको योनिमा नछिर्ने त कुरै भएन मैले मेरो सात इन्चको लिङ्ग पुरैभित्र छिराइदिएँ भाउजूले आवाज निकाल्दा मैले मुख टाल्थेँ र झ्याप्पै किस गरेर सुतेकै पोजिसनमा भाउजूलाई दनादन दिन लागेँ भाउजू उत्तेजनामा आएर श्वास र फाँफा गर्दै हुनुहुन्थ्यो मैले पनि पल्लो बेडमा सुतेको साथीले थाहा नपाओस् भन्ने गरी बिस्तार बिस्तारै भाउजूलाई सेक्स गरिरहेको थिएँ अब म एकछिनमा थाकेर भाउजूलाई नै माथि चढेर गर्नुहोस् भनेर म उत्तानु परेँ अनि भाउजू माथि चढेर गर्न लाग्नु हामी दुईजना पूर्ण रूपमा निर्वस्त थियौँ भने मेरो छेउको साथी घुरिरहेको थियो सुतिरहेको थियो त्यसलाई हेर्दै हामी हाँस्दै हाम्रो यौन क्रिया अगाडि बढाइरह्यौँ झन्डै पन्ध्र बिस मिनट जति हामीले पालो पालो गरिसके पछाडि मेरो बिर्य स्खलन हुने बेला भयो अनि केही सोधखोज नगरी भाउजूको यौनीभित्र नै बिह स्खलन गर्थे अनि हामी त्यत्तिकै अङ्गालो मारेर केही बेर त्यहीँ सुत्यौँ रातिको दुई बजिसकेको थियो तर हाम्रो जोस जागर भने जति राति उति मच्चिँदै थियो अब त अब त हामी निकै नै खुलिसकेका थियौँ भाउजूलाई पनि लाज शरम थिएन भने मलाई पनि लाज शरम केही कुराको भएन अब अरू कुरा भन्दा पनि साथी उठेर पिसा फेर्न उठ्छ कि भन्ने हामीलाई डर थियो त्यसकारण पहिलो पहिलो प्रक्रिया बेडमा नै पुरा गरिसकेपछि हामी दोस्रो प्रक्रियाको लागि त्यहाँबाट निस्क्यौँ र तल झऱ्यौँ जहाँ टिभी कोठामा सोफाहरू राखिएको थियो अनि हामी सोफामा बसेर दोस्रो लटको यौन क्रिया सुरु गऱ्यौँ यसपालि चाहिँ भाउजू पनि निकै नै आक्रोशित हुनुहुन्थ्यो भने मेरो लिङ्गलाई दुईवटा हातले हामेर मुखले चुस्न लाग्नुभयो मजाले घाँटीमा पुग्ने गरे कचल कचल गर्दै भाउजूले चुस्नुभयो मैले पनि भाउजूको स्थान चुस्दै भाउजूको यौनी चाट दिएँ भाउजूलाई यौनी चाट्ने आजसम्म एक्सपिरियन्स लिनुभएको रहेनछ दाइले कहिले पनि नचाटिदिनु हुने रहेछ त्यसकारण पहिलोपटक भाउजूको यौनी मेरो जिब्रो पर्दा निकै नै उत्साहित हुनुभएर निकै नै मजा लिएको व्यक्त गर्दै बाबु तपाईँ त खतरा आइछ भन्न लाग्नुभयो अँ भाउजू म त खत्रै हो तपाईँलाई चाहिँ म पानी पानी पार्छु भन्दै जोसिँदै फेरि पनि दोस्रो लट भाउजूमाथि उफ्रिन थालेँ यसपालि चाहिँ सोफामा विभिन्न प्रकारका कटहरू जति मैले जानेको थिएँ ती कटहरू पुरा गरेँ दोस्रो ट्याक भएको कारण होला बृह पनि स्खलन हुन खोजेकै थिएन झन् साह्रो साह्रो भएर दुखाइ बढिरहेको थियो तर स्खलन हुने छाटकटै भएन घरि भाउजूलाई माथि चढाउने घरि म माथि चढ्ने सोफामा डगी विभिन्न कटहरू गर्दै आधा घन्टा जति हामीले उफ्रिसके पछाडि बल्ल मेरो स्खलन हुनु खोज्यो यसपालि भने भाउजूले योनीमा नझार्नु म खान्छु भन्न लाग्नुभयो मैले पनि ल्वात्तै निकालेर भाउजूको मुखमा हालिदिएँ एक मुठी जति बिर्य भाउजूको मुखभरि भयो भाउजूले कत्ला कत्ला गर्दै घाँटी फुलाउँदै मेरो बिर्य निल्नुभयो अनि मेरो लिङ्गलाई तलैबाट माथिसम्म चाट्नुभयो हो बाबु तपाईँको त कति मिठो भन्दै मलाई पनि निकै नै उत्साहित त फुरुङ्ग भएको थिएँ रातिको तिन बजिसकेको थियो अब चाहिँ बाबु सुत्नुपर्छ है भोलि बिहानै उठ्नुपर्छ बिहानै उठेर घरको काम गर्नुपर्छ भन्नुभयो मन त रातभरि नै सँगै भाउजूसँग टाँसिएर सुत्नु थियो तर के गर्नु भाउजूको सानो बाबु थियो रुममा भने अब यता मेरो साथी यदि मेरो साथी नभएको भए त हामीसँगै त्यहाँ सुत्नु मिल्थ्यो हस् भाउजू भनेर हामी त्यो दिनलाई कपडा लगाएर त्यहाँबाट छुट्टिएर आफ्नो बेडमा सुत्यौँ योजना त थियो भोलिपल्ट नै घर फर्कने तर माया बस्यो भाउजूसँग घर फर्किने त मनै लागेन अब रह्यो बाहना अब के भनेर बस्नु भन्ने अनि भोलिपल्ट मेरो यो कुम्भकर्ण साथीलाई लगेन केटा आज म तँलाई घुमाउन लान्छु भनेर बाइकमा राखेर अर्कै ठाउँतिर लगेँ दिनभरि अन्तै लगेर डुलाएर घुमाएर ल्याएँ साँझ परेपछि उसको बहिनीको घरमा आज यहीँ बस्नुपर्छ भन्ने करकाप गर्न लाग्यो मलाई भने कति बेला भाउजू थिम्पू र भाउजूसँगको त्यो शारीरिक आनन्द लिगौँला भन्ने थियो अनि ल त त्यसो भए भनेर बहिनीको घरमा खाना बनाएँ अनि त्यहीँ खानासाना खाएर हल्का ड्रिङ्क्स पनि गरियो मेरो त योजना नै मेरो साथीलाई कसरी हुन्छ चाँडै सुताउने त्यसलाई त्योबाट छुटकारा पाउँला भनेर मैले त यहाँ बहिनीकोमा सुत म चाहिँ फुपूकोमा गएर सुत्छु फेरि रिसाउनुहुन्छ भनेर कति फकाएँ तर त्यो मूर्खले मसँग छुट्टी नै मान्दैन अनि केही सिप नलागिसकेपछि त्यसलाई अझै एक बोतल बियर थपाएर झुम हुने गराएँ अब त त्यो झुलिएको मात्रै थियो अनि बाइकको पछाडि बसालेर फुपू घरतर्फ लागेँ भाउजूले मलाई नै कुरेर बस्नुभएको रहेछ किनभने मैले पहिले म्यासेज छोडिदिएको थिएँ भाउजू आउन लेट हुन्छ गेट नलगाउनुहोस् है हामी खाना यता खाने सुत्न उतै आउँछु भनेर भाउजूलाई भनिसकेको थिएँ म्यासेज मार्फत त्यही भएर भाउजू मेरो नै प्रतीक्षामा हुनुहुने रहेछ घर गइसके पछाडि अघिल्लो दिन जस्तै साथीलाई ओछ्यानमा पल्टाइदिइहालेँ त्यो घुर्न सुरु भइहाल्यो अनि भाउजूलाई ल आउनुहोस् भने भाउजू पनि यसपालि सजिलै आउनुभयो आएर भाउजूलाई किस गर्न लागेको त छि गरेर मलाई धक्काइदिनु भयो किन किन के भयो र भाउजू भनेको त मुख गनायो अरे अनि भाउजूले ब्रसमा टुथपेस्ट लाएर मलाई त ब्रस गर्न पो लैजानु भयो भाउजूले पानी हालिदिँदै ब्रस गराउनु भयो अनि ब्रस हालेर ब्रस गरेर फ्रेस भइसकेपछि भित्र छिर्यौँ अनि सुरु हुन लाग्यो देवर भाउजूको यौन क्रिया आज चाहिँ हल्का हल्का रक्सीको मात त्यसमाथि भाउजूको जवानीको मात मलाई त उत्पातै भएको थियो भाउजू पनि एक्साइटेड हुनुहुन्थ्यो किनकि पहिलो दिनमा नै देवरको लिङ्गले भाउजू आकर्षित भइसक्नु भएको थियो भाउजूले आफैले मेरो पाएट खोलिदिनु भयो र आफैले मुख जोतेर मेरो लिङ्ग चुस्न लाग्नुभयो मजाले पाँच सात मिनट जति चुइसकेपछि मेरो लिङ्ग पनि पूर्ण रूपमा उत्तेजनामा आयो अनि मलाई सोफामा लडाउँदै आफै माथिबाट चल्न लाग्नुभयो आजको दिन त भाउजू पहिले नै रेडी भएर अन्डरवेयर पनि खोलेर बस्नुभएको रहेछ बाहिरबाट नाइटी मात्रै लगाउनु भएको भाउजूले एउटा तुना फुगाल्ने बित्तिकै पूर्ण रूपमा निर्वस्त्र हुनुभयो म हल्का फुल्का रक्सीको मातमा थिएँ भाउजू जवानीको मातमा मैले भन्दा बढी भाउजूले नै ठेल्न लाग्नुभयो रक्सीको नसाले गर्दा होला बिरिय स्खलन हुने त कुरै थिएन शरीर असिना पसिना भइसक्यो बिरिय स्खलन हुने वास्तै छैन लिङ्ग निकै नै साह्रो भइरहेको थियो पालै पालो घरि भाउजूले घरि मैले पल गरेर दबायो आज त आधा घन्टासम्म पनि स्खलन भएन अनि स्खलन नभएपछि थकित भएर भाउजूले फेरि चुस्न लाग्नुभयो मेरो लोतीदेखि लिएर लिङ्गको टुप्पा भित्रैबाट तताउ हुँदै चुस्दै गर्दा अब त केही हुन्छ कि जस्तो फिल भइरहेको थियो अनि मैले भाउजू झर्ला जस्तो भयो भनिसकेपछि भाउजूले च्याप्पै समाएर योनीमा छिराइहाल्नुभयो अन्तिममा पाँच मिनट जति जोड जोडले ठेलिसकेपछि भाउजूको चित्कार सुरु भयो आह आह उह उह गर्दै च्याचाङ र चुचुङ भाउजूको आवाज निकै नै ठुलो भइरहेको थियो सबै मस्त निन्द्रामा थिए हामी भने बैठक कोठाको सोफामा जोड जोडले आफ्नो मजा लिइरहेको थियो र एक्कासी मैले सबै लिङ्गभित्र चिनी गरेँ ल्वात्तैभित्र झिराएर मेरो बिरी स्खलन गर्थेँ त्यति बेला त भाउजूले भन्दै हुनुहुन्थ्यो बाबु मेरो त पाठे घरसम्म नै छिर्यो मलाई निकै आनन्द लाग्यो दुईवटा बच्चाको आमा भइसक्दा पनि भाउजूको श्रीमान अर्थात् मेरो दाईले दिन नसक्नु भएको मजा भाउजूलाई मैले दुई दिनमै पुरा गरिदिएछु भाउजू निकै नै सन्तुष्टि हुँदै हुनुहुन्थ्यो आजको रात हाम्रो नै थियो किनभने भोलिपल्ट त हामी फर्किनु नै थियो मन त थियो अब भाउजूसँगै नजिकै बसौँ भन्ने तर आफ्नो घर पनि फर्किनु पर्यो यो रातमा चाहिँ हामी रातभरिमा तिन चार पटकसम्म यौन क्रिया दोहोऱ्याइतिरै गरेर झन्डै पटकसम्म गरिएछ अनि अब त हामी दुइटै थकित र निष्पट निद्रीले च्यापिरहेको थियो दुईजनालाई सोफामै निदाइएछ बिहानै भाउजू बिउजिएर हसङ फसङ गर्दै मलाई उठाउनु भयो अनि म पनि हात्तिँदै गएर मेरो बेडमा कसैले थाहा नपाउने गरे आफ्नै शैलीमा लुतुक्क परेर सिरा कोडेर सुत्यो भने भाउजू उठेर घरको कामधन्दा सुरु गर्नुभयो भोलिपल्ट बिहान कसैलाई केही थाहा नपाउने गरी हामी नर्मल नै रूपमा थियौँ तर हाम्रो भित्री मन भने छुट्टिन गाह्रो भइरहेको थियो हिँड्ने बेलामा अरूको आँखा छलेर एक दुई चुम्मा एक आपसमा साटासाट गरी विदाईका हातहरू हल्लाएर हामी त्यहाँबाट छुट्यौँ पछिसम्म पनि केही दिनसम्म भाउजू र म भेटौँ भाउजू भन्दै च्याटमा कुरा हुन्थ्यो भने दाई घर गएको बेलामा भाउजू अनलाइनै आउनुहुँदैन मेरो पनि बिदा सकिसकेको थियो फेरि पनि म वैदेशिक यात्रामा जानुपर्ने कारण घर छोडेर म जापानतर्फ लाग्नु पर्यो अनि त्यस पछाडि हाम्रो भेटघाट अझैसम्म पनि हुन पाएको छैन भाउजूले पनि सायद निकै नै याद गर्नुहुन्छ होला मैले पनि निकै नै त्यो दिनहरूलाई याद गर्ने गर्छु सायद यस्तो घटनाहरू जिन्दगीमा फेरि दोहोरिएर हुँदैन होला यो यो दिन यो रात मेरो लागि निकै नै अविस्मरणीय बनेको छ मेरो लागि निकै नै निकै नै बिर्सिनै नसक्ने घटना भयो